जान्छ टाढा तै पनि मन आउँदैछ आज खोल्नुहोस् है रेडियो गजल गुन्जन आउँदैछ आज अलिकति भावनाका कुरा अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुरा कार्यक्रम गजल गुन्जन हरेक बुधबार राति नौ पन्ध्र बजे मात्र रेडियो देवदह एक सय छ थुप्लो छ मेगा हर्समा गजलको विकास स्रष्टाको सम्मान गजल गुन्जनको अभियान एउटा मनको विश्वासले हो मान्छे बाँच्ने एउटा मनको विश्वासले हो मान्छे बाँच्ने पालो आउने आशले हो मान्छे बाँच्ने एउटा मनको विश्वासले हो मान्छे बाँच्ने मनको ठुलै हिम्मतले हो भन्छु म मनको ठुलो हिम्मतले हो भन्छु म अरूले भन्लान् सासले हो मान्छे बाँच्ने एउटा मनको विश्वासले हो मान्छे बाँच्ने पालो आउने आशले हो मान्छे बाँच्ने सब थोक पुगे अडिहाल्छ नि जिन्दगी सब थोक पुगे अडी हाल्छ नि जिन्दगी केही न केहीको तलासले हो मान्छे बाँच्ने एउटा मनको विश्वासले हो मान्छे बाँच्ने पालो आउने आशले हो मान्छे बाँच्ने हुनेछन् यी नेता कुनै दिन हुनेछन् यी नेता कुनै दिन मुर्दाका नेता भनिदेऊ गाँस र बाँसले हो मान्छे बाँच्ने एउटा मनको विश्वासले हो मान्छे बाँच्ने पालो आउने आशले हो मान्छे बाँच्ने नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम गजल गुन्जनमा आजको कार्यक्रमको प्रारम्भ गरिसकेको छु अर्थात् दैलो उगारिसकेको छु वरिष्ठ गजलकार डाक्टर टिकाराम भण्डारीका यी शेरहरू मार्फत सूचनाका लागि सामुदायिक सञ्चार अभियान देवदह रूपन्देहीद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो देवदह एक सय छ थुप्लो छ मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम गजल गुन्जनमा हार्दिक स्वागत गर्न चाहन्छु तपाईँ सम्पूर्णलाई अलिकति भावनाका कुरा अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुरा गजलको विकास स्रष्टाको सम्मान गजल गुन्जनको अभियानको यो नारा बोकेर आज पनि गजल गुन्जनको यो दोस्रो श्रृंखलामा तपाईँहरू सामु उपस्थित भइसकेको छु सदा जस्तै आज पनि आवाजबाट छु म युवराज लामिछाने प्रदीप त्यस्तै गरी प्रावितर्फबाट मिठो साथ रहेको छ मुकेशको र आज पनि हामीहरूले तपाईँहरूले पठाउनुभएका गजलहरूलाई वाचन गर्नेछौँ र अब भने कार्यक्रममा राख्न चाहन्छौँ यो साङ्गीतिक गजल तपाईँ सम्पूर्णको लागि सागरमा तिम्रो नाम छ यादै भनी सोध्छन् आज भोली ओ सङ्ग जीवन काट्छ भनी सोध्छन् स्वागत गर्न चाहन्छु कार्यक्रम गजल गुन्जनमा पुनः कार्यक्रम गजल गुन्जन तपाईँ सुन्न पाउनुहुनेछ प्रत्येक बुधबार यसै बेलादेखि करिब करिब दस बजीसम्म मात्र सूचनाका लागि सामुदायिक संचार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो देवदा एक सय छ थपुलो छ मेगाहट मार्फत र अब भने तपाईँहरूले नै माया गरी पठाउनुभएका गजलहरूलाई वाचन गर्न चाहन्छु अबको क्रम गजल पठाउनु भएको छ दीपक शर्माले माकर चार बर्दाघाट नगरपालिका हाल दक्षिण कोरियाबाट भनेर लेख्नु भएको छ म राख्न चाहन्छु अब क्रममा दोबाटोमा तिमीसँग भेट्नु गल्ती भयो दोबाटोमा तिमीसँग भेट्नु गल्ती भयो कमलियो मन गुलाबले रेट्नु गल्ती भयो दोबाटोमा तिमीसँग भेट्नु गल्ती भयो सुन्दर तिमी हेर्न पाउनु मेरो अधिकार लोलाएर नयनको प्यास मेट्नु गल्ती भयो दोबाटोमा तिमीसँग भेट्नु गल्ती भयो कोमल यो मन गुलाबले रेट्नु गल्ती भयो मनको सिंहासनमा बस्ने अनुमति दिँदा दिँदै मनको सिंहासनमा बस्ने अनुमति दिँदा दिँदै इन्कारोक्ति नबुझी दिलमा समेट्नु गल्ती भयो दोबाटोमा तिमीसँग भेट्नु गल्ती भयो कोमल यो मन गुलाबले रेट्नु गल्ती भयो यो दिलको दिव्य ज्योति तिमीलाई दिन खोजे फलाम रहेछौ तिमीलाई सुनले रगेट्नु गल्ती भो दोबाटोमा तिमीसँग भेट्नु गल्ती भयो कोमल यो मन गुलाबले रेट्नु गल्ती भयो धन्यवाद दिन चाहन्छु दीपक शर्माजीलाई त्यस्तै गरी अर्को मुख गजल वाचन गर्न चाहन्छु अब क्रममा प्रकाश निष्ठुरीले सलकपुर तिन इलाम हाल बहराइनबाट पठाउनु भएको छ राख्न चाहन्छु अबको क्रममा साँझमा गल्ली थर्काउँछु रे झोल पिएपछि साँझमा गल्ली थर्काउँछु रे झोल पिएपछि हुरिँदै पाउ लडबराउँछु रे झोल पिएपछि साँझमा गल्ली थर्काउँछु रे झोल पिएपछि साला दिदीको भट्टीको नसाले छुँदै छुँदैन आधा रातमा बरबराउँछु रे झोल पिएपछि साँझमा गल्ली थर्काउँछु रे झोल पिएपछि कस्तो जोस आउने कस्तो चोस आउने पिउँदै चिच्चाउन नि निन्द सबको निन्द्रा सबको खलबलाउँछु रे झोल पिएपछि साँझमा गल्ली थर्काउँछु रे झोल पिएपछि पिउनुको मजा बेग्लै के थाहा नपिउनेलाई पिउनुको मजा बेग्लै के थाहा नपिउनेलाई कुर आँखा झमझमाउँछु रे झोल पिएपछि साँझमा गल्ली थर्काउँछु रे झोल पिएपछि पिउँदा पिउँदै नसामा झुक्किए कसैको पिउँदा पिउँदै नसामा झुक्किए कसैको बेहोसमै हाल मल मलाउँछु रे झोल्पिएपछि साँझमा गल्ली थर्काउँछु रे झोल्पिएपछि धन्यवाद दिन चाहन्छु प्रकाश सुरुजीलाई यी गजलका शेरहरूका लागि त्यस्तै गरी अर्को गजल पठाउनु भएको छ बालाकृष्ण भट्टराईले पिडी खोला नौ स्याङ्जा हाल दुबईबाट तिम्रो बाटो छेक्दिन अब नतर्कनु सानो तिम्रो बाटो छेक्दिन अब नतर्कनु सानो मसँग झै पराईसँग नझर्कनु सानो तिम्रो बाटो छेक्दिन अब नतर्कनु सानो संसार छोडी जाँदैछु म तिमीले छोडेपछि संसार छोडी जाँदैछु म तिमीले छोडेपछि चिनो लिन आउला भनी नपर्खनु सानो तिम्रो बाटो छेक्दिन अब नतर्कनु सानो मसँग झै पराईसँग नझर्कनु सानो विश्वास थियो तिमी प्रति विश्वास थियो तिमी प्रति भित्री कुरा खोले बिन्ती मेरो कुरा काट्दै नसर्कनु सानो तिम्रो बाटो छेक्दिन अब नतर्कनु सानो मसँग झै पराईसँग नझर्कनु सानो हुने खाने भेटी हाल हुने खाने भेटी होली मलाई छोड्नु पूर्व बिर्सेन नि बिर्सेर नि मेरो नजिक नफर्कनु सानो तिम्रो बाटो छेक्दिन अब नतर्कनु सानो मसँग झै पराईसँग नझर्कनु सानो जिउनु तिमी हाँसी खुसी नौलो जोडी पायौ जिउनु तिमी हाँसी खुसी नौलो जोडी पायौ मेरो मुटु फुट्दा तिमी नचर्कनु सानो तिम्रो बाटो छेक्दिन अब नतर्कनु सानो मसँग झै पराईसँग नझर्कनु सानो धन्यवाद दिन चाहन्छु बालकृष्ण भट्टराईजीलाई यी सुन्दर शेरहरूको लागि त्यस्तै गरी अर्को गजल पठाउनु भएको छ पोखराका गजलकार अर्जुन दृष्टि पौडेलले हामीलाई पोखराबाट म राख्न चाहन्छु अबको क्रममा उकाली चढ्छ मन कहिले उकाली चढ्छ मन कहिले ओह्राली झर्छ तन कहिले आवारा बादल झै बनेर आवारा बादल झै बनेर क्या सताउँछ झन कहिले उकाली चढ्छ मन कहिले ओह्राली झर्छ तन कहिले मेटाउँदै जाँदा ती सम्बन्धहरू गनाउँछ आफ्नोपन कहिले उकाली चढ्छ मन कहिले ओह्राली झर्छ तन कहिले अरूको आत्मा रुवाई जोड्दा अरूको आत्मा रुवाई जोड्दा हराउँछ पक्कै धन कहिले उकाली चढ्छ मन कहिले ओह्राली झर्छ तन कहिले धन्यवाद दिन चाहन्छु पोखराका गजलकार अर्जुन दृष्टि पौडेलजीलाई त्यस्तै गरी अर्को गजल पठाउनु भएको छ सुमन मुस्कानले हामीहरूलाई बालकुमारी कलेज नारायणघाट चितवनबाट राख्न चाहन्छु अबको क्रम सामन्तीलाई गाड्ने खाल्डो कस्तो होला सामन्तीलाई गाड्ने खाल्डो कस्तो होला उसको मृत्युमा बादल कस्तो होला कहीँ काहीँ यस्तो पनि कुरा खेल्छ मनमा साँच्चै कहीँ काहीँ यस्तो पनि कुरा खेल्छ मनमा साँच्चै खरी बिनाको साँच्चै खरी बिनाको मादल कस्तो होला सामन्तीलाई गाड्ने खाडल कस्तो होला उसको मृत्युमा बादल कस्तो होला मृगका जस्तै सुन्दर नयनमा बस्न पाउने मृगका जस्तै सुन्दर नयनमा बस्न पाउने त्यो भाग्यमानी गाजल कस्तो होला सामन्तीलाई गाड्ने खाडल कस्तो होला उसको मृत्युमा बादल कस्तो होला यहाँ सबथोक किन बेच हुन्छ रे हजुर यहाँ सबथोक किन बेच हुन्छ रे हजुर मानिसलाई बेच्ने पसल कस्तो होला सामन्तीलाई गाड्ने खाडल कस्तो होला उसको मृत्युमा बादल कस्तो होला सधैँ तिम्रा यादहरूमा बहकिएको देख्दा सधैँ तिम्रा यादहरूमा बहकिएको देख्दा सोध्छन् रे मुस्कान पागल कस्तो होला सामन्तीलाई गाड्ने खाडल कस्तो होला उसको मृत्युमा बादल कस्तो होला धन्यवाद दिन चाहन्छु मित्रलाई सुन्दर सेयरको लागि त्यस्तै गरी अर्को गजल उठान गर्न चाहन्छु अबको क्रममा किरण विक बराइली हुनुहुन्छ एक्लो प्रेमी विराटनगर भाँडा हातिन मोरङबाट हामीलाई गजल पठाउनु भएको छ राख्न चाहन्छु अबको क्रममा तिमी बिना बाँच्न सक्दिन सानो तिमी बिना बाँच्न सक्दिन सानो दुःखमा तिम्रो हाँस्न सक्दिन सानो तिमी बिना बाँच्न सक्दिन सानो तिमी बाहेक अरूलाई सोच्दिन म तिमी बाहेक अरूलाई सोच्दिन म अन्तै माया गाँच्न सक्दिन म तिमी बिना बाँच्न सक्दिन सानो दुःखमा तिम्रो हाँस्न सक्दिन सानो तिमी रहे मेरो यादमा तिमी रहे मेरो यादमा म कहिल्यै नाच्न सक्दिन सानो तिमी बिना बाँच्न सक्दिन सानो माया गर्छु अन्तिम साससम्म माया गर्छु अन्तिम साससम्म अरूलाई माया साँच्दिन सानो तिमी बिना बाँच्न सक्दिन सानो दुःखमा तिम्रो हाँस्न सक्दिन सानो धन्यवाद दिन चाहन्छु किरणजीलाई त्यस्तै गरी अर्को गजल वाचन गर्न चाहन्छु अब क्रममा ताराप्रसाद अधिकारी हुनुहुन्छ दानावारी इलामबाट हामीलाई गजल पठाउनु भएको छ म वाचन गर्न चाहन्छु अब क्रममा छातीमाथि कैद गरी राखिएका चराहरू ठुङ्गी ठुङ्गी च्यात्न खोज्छन् रूपी धराहरू छातीमाथि कैद गरी राखिएका चराहरू ठोगी ठुगी च्यात्न खोज्छन् रूपी धराहरू झरी वर्षा आगनीमा बासनाको खडेरीले झरी वर्षा आगनीमा बासनाको खडेरीले कामिनीको गहिरी खेतमा चिरा पार्छन् गराहरू छातीमाथि कैद गरी राखिएका चराहरू उमेरले फेर्न लाग्दा कलिलाती मुना जब उमेरले फेर्न लाग्दा ती मुना जब नैनीताल छोप्न थाल्छन् उम्रिएर लहराहरू छातीमाथि कैद गरी राखिएका चराहरू जवानीको बाढीलाई रोक्न छेक्न नसक्दामा जवानीको बाढीलाई रोक्न छेक्न नसक्दामा जताततै उखेलिन्छ चाहनाका जराहरू छातीमाथि कैद गरी राखिएका चराहरू ठुङ्गी ठुङ्गी च्यात्न खोज्छन् भ्रष्ट रूपी धराहरू भाँडाकुँडा धेरै थरी कोही कोही अचम्मका भाँडाकुँडा धेरै थरी कोही कोही अचम्मका भित्र खिर पाकिसक्दा तातिँदैनन् कराहरू छातीमाथि कैद गरी राखिएका चराहरू ठुगी ठुगी च्यात्न खोज्छन् रूपी धराहरू अबको क्रममा राख्न चाहन्छौ अर्को साङ्गीतिक आवाज तपाईँ सम्पूर्णको लागि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम गजल गुन्जनमा आजको श्रृङ्खलामा तपाईँहरूले नै पठाउनुभएका गजलहरूलाई वाचन गरिरहेका छौँ हामी भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो सूचनाका लागि सामुदायिक सञ्चार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो देव्दा एक सय छ थप्लो छ मेगाहरू र आज पनि आवाजबाट छु म युवराज लामिछाने प्रदीप त्यस्तै गरी तर्फबाट हुनुहुन्छ मुकेशजी अर्को गजल वाचन गर्न चाहन्छु अब क्रममा धना तिवारी स्पन्दन देवदह छ रूपन्देहीकी श्रेष्ठाको यो गजल राख्न चाहन्छु अब क्रममा माफ गर तिम्रै दिलकी रानी हुन पाइन म माफ गर तिम्रै दिलकी रानी हुन पाइन म तिर्खा लाग्दा प्यास मेट्ने पानी हुन पाइन म माफ गर तिम्रै दिलकी रानी हुन पाइन म दुःख पर्दा सारथी भई साथ दिउँला भनेकी थिए दुःख पर्दा सारथी भई साथ दिउँला भनेकी थिए व्यर्थै भयो तिम्री प्यारी सानी हुन पाइन म माफ गर तिम्रै दिल्की रानी हुन पाइन म तिर्खा लाग्दा प्यास मेट्ने पानी हुन पाइन म तिम्रो जीवन खुसियाली उमङ्गले भरिदिने तिम्रो जीवन उमङ्ग र खुसियालीले भरिदिने माया अनि पिरातिकी खाने हुने पाइन म माफ गर तिम्रै दिलकी रानी हुन पाइन म सधैँभरि धड्किने त्यो ढुकढुकीको अंश बनी सधैँभरि धड्किने त्यो ढुकढुकीको अंश बनी नछुइने आँखा बिच कि नानी हुन पाइन म माफ गर तिम्रै दिलकी रानी हुन पाइन म सँगै जिउने सँगै मर्ने चाह मनको भए पनि सँगै जिउने सँगै मर्ने चाह मनको भए पनि डोली चढी सदालाई जानी हुन पाइन म माफ गर तिम्रै दिलकी रानी हुन पाइन म धन्यवाद दिन चाहन्छु धनाजीलाई त्यस्तै गरी अर्को गजल राख्न चाहन्छु अब क्रममा एसपी घायलले कल्याणपुर चार माडीबाट हामीलाई पठाउनु भएको छ माडी चितवनबाट गजल राख्न चाहन्छु अब क्रममा पिलाइदेऊ मलाई जहर म मर्न चाहन्छु यही छ मेरो अन्तिम रहर म मर्न चाहन्छु पिलाइदेऊ मलाई जहर म मर्न चाहन्छु गाउँको पाखे नामको मलाई उपनाम दिई गैन छोडी पसिन सहर म मर्न चाहन्छु पिलाइदेऊ मलाई जहर म मर्न चाहन्छु हरेक पल पलमा चोट दिँदा निष्ठुरीले हरेक पल पलमा चोट दिँदा निष्ठुरीले सहन अब सक्दिन असर म मर्न चाहन्छु पिलाइदेऊ मलाई जहर म मर्न चाहन्छु यही छ मेरो अन्तिम रहर म मर्न चाहन्छु अब केही गरेर पनि मुस्कुराउन सक्दिनँ अब केही गरेर पनि मुस्कुराउन सक्दिन लुटिन आज खुसी प्रहर म मर्न चाहन्छु पिलाइदेऊ मलाई जहर म मर्न चाहन्छु यही छ मेरो अन्तिम रहर म मर्न चाहन्छु यो सुगम बाँच्नुको पनि आधार छैन अब यो सुगम बाँच्नुको पनि आधार छैन अब जीवन मेरो बनायो बगर म मर्न चाहन्छु पिलाइदेऊ मलाई जहर म मर्न चाहन्छु यही छ मेरो अन्तिम रहर म मर्न चाहन्छु धन्यवाद दिन चाहन्छु मित्रलाई त्यस्तै गरी अर्को गजल वाचन गर्न चाहन्छु अबको क्रममा हामीलाई लेखी पठाउनु भएको छ सौभाग्य बजगाइन उनीहरू भएको छ आफ्नो नाम अहिले अध्ययनको सिलसिलामा युरोपको डेनमार्क भन्ने देशमा हुनुहुन्छ र गजल पठाउनु भएको छ राख्न चाहन्छु अबको क्रममा एउटै खाटमा छौ खुट्टा लाग्ला है छिमेकीको एउटै खाटमा छौ खुट्टा लाग्ला है छिमेकीको राम्रो भित्र देखेर निन्द्रा जाग्ला है छिमेकीको एउटै खाटमा छौ खुट्टा लाग्ला है छिमेकीको काउ खोस्लीको बारीमा के फलाउने हो सोल्टी काउ खोस्लीको बारीमा के फलाउने हो सोल्टी लटरम्मै फल्याएर होस भाग्ला है छिमेकीको एउटै खाटमा छौ खुट्टा लाग्ला है छिमेकीको उनको हाम्रो मिलन हुने त्यही उनको हाम्रो मिलन हुने त्यही ठोट्नेको धारो असल यिनै हुन् ठानी कोही माग्ला है छिमेकीको एउटै खाटमा छौँ खुट्टा लाग्ला है छिमेकीको राम्रो भित्र देखेर निन्द्रा जाग्ला है छिमेकीको मर्दा पर्दा आलो पालो मर्दा पर्दा आलो पालो ऐचो पैँचो हुने गर्थ्यो राम्रो भित्र देखेर निन्द्रा जाग्ला है छिमेकीको एउटै खाटमा छौँ खुट्टा लाग्ला है छिमेकीको धन्यवाद दिन चाहन्छु सौ भाग्य बजगाई सेतोबाजीलाई यी सुन्दर शेरहरूको लागि त्यस्तै गरी प्रकाश पराजुलीले देवदह एक प्रगति बजार हाल युएबाट गजल पठाउनु भएको छ राख्न चाहन्छु अबको क्रममा तिमी मेरो समीप आउँदा आकाश मुस्कुरायो आफ्नो भनी दिलमा छाउँदा आकाश मुस्कुरायो तिमी मेरो समीप आउँदा आकाश मुस्कुरायो आफ्नो भनी दिलमा छाउँदा आकाश मुस्कुरायो सधैँ हुन्थ्यो उदास यहाँ नपताए सोधा सधैँ हुन्थ्यो उदास यहाँ नपताए सोधा आज तिम्रो माया पाउँदा आकाश मुस्कुरायो तिमी मेरो समीप आउँदा आकाश मुस्कुरायो भेट्न खोज्दा तिमीलाई रिस गर्थे सबै भेट्न खोज्दा तिमीलाई रिस गर्थे सबै तिमीले नै माया लाउँदा आकाश मुस्कुरायो तिमी मेरो समीप आउँदा आकाश मुस्कुरायो आफ्नो भनी दिलमा छाउँदा आकाश मुस्कुरायो कोइलीको स्वर पनि उदास नै लाग्थ्यो कोइलीको स्वर पनि उदास नै लाग्थ्यो पिरतीको गीत गाउँदा आकाश मुस्कुरायो तिमी मेरो समीप आउँदा आकाश मुस्कुरायो आफ्नो भनी दिलमा छाउँदा आकाश मुस्कुरायो धन्यवाद दिन चाहन्छु मित्रलाई त्यस्तै गरी अर्को गजल उठान गर्न चाहन्छु मेरा मन थापा हुनुहुन्छ माइधार झापा हाल इजरायलबाट गजल पठाउनु भएको छ म राख्न चाहन्छु हबको क्रममा यो धरतीमा मान्छे रहोस् जात नरहोस् यो धरतीमा मान्छे रहोस् जात नरहोस् खोला झरना माटो बाँड्ने माग नरहोस् यो धरतीमा मान्छे रहोस् जात नरहोस् सराबरी शिरमाथि घाम उदाउँछ सराबरी शिरमाथि घाम उदाउँछ यस्तो नहोस् कुनै दिन यस्तो नहोस् कुनै दिन घाम नरहोस् यो धरतीमा मान्छे रहोस् जात नरहोस् खोला झरना माटो बाँड्ने माग नरहोस् असत्यको जित तिमी तब मात्रै मान्नु असत्यको जित तिमी तब मात्रै मान्नु यहाँ जब यहाँ दुई दुई चार नरहोस् यो धरतीमा मान्छे रहोस् जात नरहोस् खोला झर्ना माटो बाँड्ने माग नरहोस् अर्जा पियोस मानिसको चेत यसो गरी अर्जा पियोस मानिसको चेत यसो गरी खुकुरीमा गर्दनको छाप नरहोस् यो धरतीमा मान्छे रहोस् जात नरहोस् खोला झर्ना माटो बाँड्ने माग नरहोस् धन्यवाद दिन चाहन्छु मिरामन थापाजीलाई यी सुन्दर गजलका शेरहरूको लागि त्यस्तै गरी अर्को गजल पठाउनु भएको छ जय भावुकले जय भावुकले लेखि पठाउनु भएको छ धर धरवा सात बर्दिया हाल मलेसियाबाट भनेर लेख्नु भएको छ म राख्न चाहन्छु अबको क्रममा कविता कथा गजल मनपर्छ कविता कथा गजल मनपर्छ मनको कुरा असल मनपर्छ कविता कथा गजल मनपर्छ दुनियाँ रंगीन भएर होला यहाँ दुनियाँ रंगीन भएर होला यहाँ सबैलाई झलमल मनपर्छ कविता कथा गजल मनपर्छ मनको कुरा असल मनपर्छ समुद्रको छालसँगै रम्ने समुद्रको छालसँगै रम्ने मलाई त कमल मनपर्छ कविता कथा गजल मनपर्छ मनको कुरा असल मनपर्छ मनमुटु धड्कनसँगै भए पनि मनमुटु धड्कनसँग भए पनि मायालुकु नै अचेल मन मनपर्छ कविता कथा गजल मनपर्छ मनको कुरा असल मनपर्छ छहारी जति पाए पनि अरूको छहारी जति पाए पनि अरूको धेरैलाई यहाँ पिपल मनपर्छ कविता कथा गजल मनपर्छ मनको कुरा असल मनपर्छ धन्यवाद दिन चाहन्छु त्यस्तै गरी अर्का गजलकार हुनुहुन्छ नरेश रोकाहा अबको क्रममा राख्न चाहन्छु नरेश रोकाहा स्याङ्जा हाल युएबाट गजल पठाउनु भएको छ म राख्न चाहन्छु अबको क्रममा नरेशजीका यी शेरहरू मलाई प्रकाशको खाँचो छ मलाई प्रकाशको खाँचो छ हाँस्न अभ्यासको खाँचो छ मलाई प्रकाशको खाँचो छ आफै भाँसिएँ आज म आफै भाषी आज म भन्थे विनाशको खाँचो छ मलाई प्रकाशको खाँचो छ हाँस्न अभ्यासको खाँचो छ बित्थे जिन्दगी बिते भो बित्थे जिन्दगी बिते भो जिउन सन्तानको खाँचो छ मलाई प्रकाशको खाँचो छ हाँस्न अभ्यासको खाँचो छ कालो मेघमा हराए कालो मेघमा हराए खुल्ने आकाशको खाँचो छ मलाई प्रकाशको खाँचो छ हाँस्न अभ्यासको खाँचो छ कोरा कागज पो भए म कोरा कागज पो भए म अब सुभाषको खाँचो छ मलाई प्रकाशको खाँचो छ हाँस्न अभ्यासको खाँचो छ धन्यवाद दिन चाहन्छु नरेशजीलाई त्यस्तै गरी अर्को गजल रहेको छ आशिष दनाईले लेखि पठाउनु भएको छ बेसी सहर लमजुङबाट राख्न चाहन्छु अबको क्रममा कसैले अङ्कल भन्छन् कसैले दाई भन्छन् मलाई कसैले अङ्कल भन्छन् कसैले दाई भन्छन् मलाई कसैले भतिज भन्छन् कसैले भाइ भन्छन् मलाई कसैले अङ्कल भन्छन् कसैले दाई भन्छन् मलाई कसैले भतिज भन्छन् कसैले भाइ भन्छन् मलाई सबैको आफ्नै अनुमान सबैको आफ्नै अनुमान म बोल्नुको अर्थ थिएन कसैले नेवार भन्छन् कसैले राई भन्छन् मलाई कसैले अङ्कल भन्छन् कसैले दाई भन्छन् मलाई कसैले भतिज भन्छन् कसैले भाइ भन्छन् मलाई सबैसँग हाँस खेल गर्ने सबैसँग हाँस खेल गर्न देखेर होला सायद कसैले हिन्दू भन्छन् कसैले इसाई भन्छन् मलाई कसैले अङ्कल भन्छन् कसैले दाई भन्छन् मलाई गजल लेख्छु र त्यसमा गजल लेख्छु र त्यसमा सत्य तथ्य उल्लेख गर्छु कसैले पख भन्छन् कसैले बधाई भन्छन् मलाई कसैले अङ्कल भन्छन् कसैले दाई भन्छन् मलाई रिसाउँदिन बोलिहाल्छु जुन नामले बोलाए पनि रिसाउँदिन बोलिहाल्छु जुन नामले बोलाए पनि कसैले आशिष भन्छन् कसैले दनाई भन्छन् मलाई कसैले अङ्कल भन्छन् कसैले दाई भन्छन् मलाई कसैले भतिज भन्छन् कसैले भाइ भन्छन् मलाई धन्यवाद दिन चाहन्छु आशिषजीलाई सुन्दर सेरहरूको लागि त्यस्तै गरी अर्को गजल पठाउनु भएको छ हामीलाई कृष्ण समर्पण हुनुहुन्छ बमघा एक गुल्मीबाट राख्न चाहन्छु अबको क्रममा काँडा दियो म दिन्छु फुल उपहार लैजाऊ काँडा दियो म दिन्छु फुल उपहार लैजाऊ आजसम्म गरेको भुल उपहार लैजाऊ काँडा दियो म दिन्छु फुल उपहार लैजाऊ हुन्छ भने हुन्छौ भने सफल तिमी रित्ताएर मलाई जङ्घार मैले तर्ने यो पुल उपहार लैजाऊ काँडा दियो म दिन्छु फुल उपहार लैजाऊ आजसम्म गरेको भुल उपहार लैजाऊ खुसी सारा लुट्यो आखिर खुसी सारा लुट्यौ आखिर के दिउ तिमीलाई हाँसो बदला आँसुको मूल उपहार लैजाऊ काँडा दियो म दिन्छु फुल उपहार लैजाऊ आजसम्म गरेको भुल उपहार लैजाऊ बाचा तोड्यौ यात्रा मोड्यौ मित्र बन्नु छैन बाचा तोड्यौ यात्रा मोड्यौ मित्र बन्नु छैन गरेथ्यो त्यो फिर्ता कबुल उपहार लैजाऊ काँडा देऊ म दिन्छु फुल उपहार लैजाऊ आजसम्म गरेको भुल उपहार लैजाऊ तयार पारे तिम्रे लागि यो एउटा गजल तयार पारे तिम्रे लागि यो एउटा गजल भगवानका शब्दै हुल उपहार लैजाऊ काँडा दियो म दिन्छु फुल उपहार लैजाऊ आजसम्म गरेको भुल उपहार लैजाऊ धन्यवाद दिन चाहन्छु मित्रलाई त्यस्तै गरी अर्को गजल राख्न चाहन्छु रामचन्द्र बस्यालले गजल पठाउनु भएको छ चितवन माडी बिखर्ची राम हुनुहुन्छ उहाँ हाल युए दुबईबाट म राख्न चाहन्छु अबको क्रममा पलाउँछ र बोट अब फेदैदेखि ढालेपछि पलाउँछ र बोट अब फेदैदेखि ढालेपछि ढलाएर माथि फेरि आगो बालेपछि पलाउँछ र बोट अब फेदैदेखि ढालेपछि तगारोको भिर अनि दैलो माथि झिर बनी तगारोको भिर अनि दैलो माथि झिर बनी दुखाएर रुवाउँछन् घरमै शत्रु पालेपछि पलाउँछ र बोट अब फेदैदेखि ढालेपछि ढलाएर माथि फेरि आगो बालेपछि एउटै मुटु टुक्रा पार्नु पहिले एउटै मुटु टुक्रा पार्नु पहिले आफै नसा सोचेर एउटै मुटु टुक्रा पार्नु पहिले आफू नसोचेर दुखी हुनु व्यर्थ अब आफ्नै मुटु गालेपछि पलाउँछ र बोट अब फेदैदेखि ढालेपछि ढालाएर जरैमाथि फेरि आगो बालेपछि नचाहेरै नचाहेरै छाडे किन्थ्यो जीवन साथी हुनलाई नछाएरै नचाहेरै छाडेकिन्थ्यो जीवनसाथी हुनलाई राम अब फर्किँदैन राम अब फर्किँदैन आफ्नो यात्रा थालेपछि पलाउँछ र बोट अब फेदैदेखि ढालेपछि ढलाएर माथि फेरि आगो बालेपछि र आजको अन्तिम गजल राख्न चाहन्छु अबको क्रममा रोहित राणाले बुटोबल तेह्र रूप हाल काबुल अफगानिस्तानबाट गजल पठाउनु भएको छ म राख्न चाहन्छु उपक्रममा क्रान्तिकारी अभियानले केही गर्नेवाला छैन क्रान्तिकारी अभियानले केही गर्नेवाला छैन र ती कागजी विधानले केही गर्नेवाला छैन क्रान्तिकारी अभियानले केही गर्नेवाला छैन मानिसले नै मानिसको मर्म नबुझेपछि या मानिसले नै मानिसको मर्म नबुझेपछि या मूर्तिको त्यो भगवानले केही गर्नेवाला छैन क्रान्तिकारी अभियानले केही गर्नेवाला छैन र त्यो कागजी विधानले केही गर्नेवाला छैन हिजो पनि आयो थियो हिजो पनि आएको थियो भोलि पनि आउनेछ पक्का मिरमिरे बिहानले केही गर्नेवाला छैन क्रान्तिकारी अभियानले केही गर्नेवाला छैन तिमीबाट धेरै तिमीबाट धेरै अपेक्षा गर्नु बेकार रहेछ तिमीबाट धेरै अपेक्षा गर्नु बेकार रहेछ एक दिन त्यो सम्मानले केही गर्नेवाला छैन जसको पहुँच छ उसको हाई हाई छ यहाँ जसको पहुँच छ उसको हाई हाई छ यहाँ गजलकारको पहिचानले केही गर्नेवाला छैन क्रान्तिकारी अभियानले केही गर्नेवाला छैन र ती कागजी विधानले केही गर्नेवाला छैन धन्यवाद दिन चाहन्छु रोहित राणाजीलाई गजल पठाउनु भएकोमा र तपाईँ सम्पूर्णप्रति आभार व्यक्त गर्न चाहन्छु जस जसले गजल पठाउनु भयो र धेरैजना साथीहरूका गजल वाचन भइरहनु आज पनि पक्का पनि आगामी श्रृङ्खलामा हामी स्थान दिनेछौँ र अब भने कार्यक्रमको अन्तिम अन्तिम चरणमा छौँ तपाईँले आज कार्यक्रम सुन्न पाउनु भएको छैन भने ब्लग स्पोर्ट र वेबसाइट मार्फत कार्यक्रम सुन्न पाउनुहुन्छ ती ब्लग स्पोर्ट र वेबसाइटको नाम लिन चाहन्छु अब क्रममा तपाईँहरूकै ब्लग स्पोर्ट रहेको छ डब्लु डब्लु डब्लु डट मेरो रापाको dot blogspot dot com त्यस्तै गरी हाम्रो अर्जुनजीको ब्लग रहेको छ W W W W W W dot E Butol dot blogspot dot com त्यस्तै गरी रामेछापका रामचरण श्रेष्ठजीको ब्लग स्पोर्ट रहेको छ W W W dot news Chisapani dot blogspot dot com Mohan Bihani सर्लाइका मित्रको ब्लग स्पोर्ट रहेको छ W W W dot Mohan Bihani dot blogspot dot com Besisahar लमजुङका आशिष आशिष दनाईको वेबसाइट रहेको छ W W W dot Ashish Danai dot com त्यस्तै गरी बुटोलका मित्र याम थापा सङ्गमको वेबसाइट रहेको छ W W W dot Butol online dot com त्यस्तै गरी पोखराका गजलकार अर्जुनजीको ब्लग स्पोर्ट रहेको छ W W W dot Arjun Paudel dot blogspot dot com त्यस्तै गरी रक किरण गणेशको ब्लग स्पोर्ट रहेको छ डब्लु डब्लु डब्लु डट हाम्रो साहित्य dot blogspot dot com त्यस्तै गरी धेरैभन्दा धेरै ब्लग स्पोर्ट मार्फत तपाईँले भोलिका दिनहरूमा कार्यक्रम सुन्न पाउनुहुनेछ र आजलाई भने तपाईँहरूमा आजबाट छुट्नु पर्ने हुन्छ र कार्यक्रम कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला त्यसको निम्ति हाम्रो ठेगान रहेको छ रेडियो देवदह एक सय छ छ मेगाहज कार्यक्रम गजल गुन्जन देवदह दुई खैरेनीको ठेगानामा पत्रचार गर्नुभयो भने अवश्य पनि तपाईँका सल्लाह सुझाव अनि गजल पनि पत्रचार गरेर पठाउन नभुल्नुहोला त्यस्तै गरी हाम्रो फेसबुक रहेको छ डब्लु डब्लु र अब भने प्राविधिकतर्फबाट मेरो साथ दिने मुकेशजीलाई हृदयबाटै आभार व्यक्त गर्दै आवाजबाट युवराज लामी छने प्रदीप पनि ओझिलिन चाहन्छ हस्त नमस्कार शुभरात्री शुभ सपना through